थरोड द्वारा आज कैलाली र कञ्चनपुर बन्दको घोषणा केही दिनमै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने प्रधानमन्त्रीको उद्घोष प्रधानमन्त्री दाहालद्वारा समेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन छिटो काम सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन बदलिदो राज्य संरचनामा शिक्षा नीतिका लागि डडेलधुरामा शिक्षा सम्मेलन सरकारी जागिर खाएर निजी विद्यालयमा छोराछोरी पढाउने प्रति चिन्ता व्यक्त र बझाङमा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई राजनीतिक रूप दिँदै सुदूरपश्चिममा आयोडिन नुनको पहुँच सत्तरी प्रतिशत पुग्यो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु थरूहोट थारूवान संयुक्त संघर्ष समितिले आज कैलाली कञ्चनपुर बन्दको आह्वान गरेको छ नेपाल सरकारले केही दिन अगाडि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई उल्लेख नगरेको भन्दै आज बन्द आह्वान गरिएको थारूहट थारूवान संयुक्त संघर्ष समितिका नेता पुष्कल चौधरीले बताउनु भएको छ कैलाली कञ्चनपुर पुर सहित नवलपरासीसम्मका तराईका जिल्लाहरूलाई एक प्रदेश र पूर्वी तराईको झापा मोरङ सुनसरी सहितको अर्को गरी तराईमा दुई प्रदेश हुने गरी संशोधन प्रस्ताव ल्याउनुपर्ने टीकापुर घटनाको अभियोग लगाइएका सबै मुद्दा निशर्त खारेज गरिनुपर्ने रूपक्षका लागि थुनिएका आन्दोलनकारीहरूलाई क्षतिपूर्ति सहित रिहाई गरिनुपर्ने आन्दोलनका क्रममा भएका घाइतेहरूको औषधोपचार सहित क्षतिको यकिन विवरण संकलन गरी क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने लगायतका माग गर्दै विधेयक सच्याउनुपर्ने गर्ने मागसहित आम हड़तालको घोषणा गरिएको नेता चौधरीले जानकारी दिएका छन् त्यस्तै थरोहर थारूवान संयुक्त संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै कैलाली र कञ्चनपुर बन्द कार्यक्रमको अवज्ञा गरी व्यापार व्यवसाय उद्योग कल शैक्षिक संस्था सरकारी गैर सरकारी संघ संस्था र सवारी साधन चलाएमा हुन जाने क्षति स्वयं वा राज्य जिम्मेवार रहने चेतावनी दिएको छ यसैगरी एम्बुलेन्स दमकल कूटनीतिक नियोग पत्रकार सुरक्षाकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा कुनै अवरोध नगरिने थरवट थारवान संयुक्त संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको कार्यक्रम र मिति घोषणा हुने बताएका छन् संविधान संशोधन प्रस्ताव दर्तासँगै निर्वाचनको वातावरण बनाएको दावी गर्दै उनले अहिले विरोधमा रहेको नेकपा एमाले लगायतका सबै दल पनि निर्वाचनमा आउने विश्वास व्यक्त गरेका छन् सातौं प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणलाई हिजो बिहान कैलालेको धनगढ़ीमा सम्बोधन गर्दै दाहालले निर्वाचनको मिति घोषणापछि देश अनिर्णयको बन्दीबाट मुक्त हुने उनले धारणा राखेका छन् म काठमाण्डु फर्किएको केही दिनभित्र निर्वाचन कार्यक्रम रणनीति घोषणा हुन्छ उनले भने त्यसपछि देश कुद्छ सिङ्गो राष्ट्र नयाँ गतिमा अघि बढ्छ माओवादी पार्टी र सरकार दुवैले देशलाई नयाँ गति दिनेछ दुई नम्बर प्रदेश सहित रोल्पाको थवाङ बझाङको काँडा नुवाकोट र झापाको केही गाविसबाट विशेष प्रस्ताव आएकाले पुनसंरचना आयोगको प्रतिवेदन आउन ढिला भएको भन्दै उनले विवाद समाधान नभई पुरानै संरचना अनुसार पनि चुनाव हुन सक्ने बताएका छनृ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुला स्थित चमेलिया जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेका छन् उनले सुरुङ भित्रै सिरेर आयोजनाको अनुगमन गरेका हुन् चमेलियाको सुरुङ साढे चार हजार मिटर भन्दा बढ़ी लामो छ बीचमा सुरुङ भाँसिएकाले काम रोकिएको छ तर त्यसको मर्मत गरी दस महिनाभित्रै विद्युत उत्पादन शुरू गर्ने तयारी अनुसार कामलाई तीव्रता दिइएको छ प्रधानमन्त्री प्रचण्ड सहितको टोलीमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ समेत रहेका थिए आयोजना प्रमुख अजय कुमार दाहालले हालसम्म भइरहेको कामबारे जानकारी गराएका थिए सुरुङ मार्गको अवलोकन गरेपछि प्रधानमन्त्री प्रचण्डले सकेसम्म छिटो काम सम्पन्न गरेर कर्मचारीहरूलाई निर्देशन दिएका थिए तोकिएको समय अवधि भन्दा अघि नै काम सम्पन्न गरेमा आयोजनाका कर्मचारीहरूलाई पुरस्कृत गर्ने उनले वचन दिएका छन् आयोजनाको कुल स्वीकृत लागत पन्ध्र अर्ब छ करोड़ रूपियाँ छ यो आयोजना सन् दुई हजार सत्र डिसेम्बर तीस तारीकमा सम्पन्न गर्ने लक्ष्य रहेको छ त्यस अघि उनले शिखर गाविसको बराज स्थित आयोजनाको कार्यालय परिसरमा कर्मचारी र स्थानीय जनसमुदायलाई सम्बोधन गरेका กับที่ बदलिदो राज्य संरचनामा स्थानीय शिक्षा कस्तो हुने भन्ने विषयमा सलफल गर्न डडेलधुरामा शिक्षा सम्मेलन शुरू भएको छ संघीय राज्य संरचनामा शिक्षा नीति संरचना र कार्यक्रम विषयक दुई दिने जिल्ला स्तरीय शिक्षा सम्मेलन जिल्ला सदरमुकाममा शुरू भएको हो सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीय शिक्षा निर्देशक लालजङ चौहानले संघीय राज्य संरचनामा यस क्षेत्रको शिक्षा नीति कस्तो हुने भन्ने बारेमा सबै क्षेत्रका सुझाव संकलनको लागि हरेक जिल्लामा जिल्ला स्तरीय सम्मेलन आयोजना भइरहेको जानकारी दिएका थिए सुदूरपश्चिममा हिजो पाँचौं जिल्लाको रूपमा रमा शिक्षा सम्मेलन शुरू भएको जानकारी दिँदै निर्देशक चौहानले सम्मेलनबाट प्राप्त सुझावहरू नीति निर्माण तहमा पुर्याइने भएकाले सम्मेलन अवधिबाट सहभागीहरूले व्यक्त गर्ने सुझावहरू यस क्षेत्रको शैक्षिक विकासका लागि कोशी ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो सम्मेलनको आयोजकको भूमिकामा रहेको लुनिभा बाल सरोकार समूहका निर्देशक नरेन्द्र डंगोलले केही समय अघि सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशक चौहानले हरेक जिल्लामा शिक्षा सम्मेलन गर्ने घोषणा गरे अनुसार नै लुनिभाले पनि शिक्षा सम्मेलनमा सघाउँदै आएको बताएका छन् उद्घाटन कार्यक्रममा बोल्दै लुनिभाका निर्देशक डंगोलले राज्य नै पूर्ण संरचनामा जान लागेको अवस्थामा शिक्षा नीतिको संरचनामा पनि परिवर्तन हुन आवश्यक रहेको बताउँदै जिल्ला सम्मेलनले त्यसमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे कार्यक्रममा जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्रीले जागिर सरकारी कार्यालयमा खोज्ने तर छोराछोरीहरूलाई निजी क्षेत्रमा पढ़ाउने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे तलब सरकारी खोज्ने तर छोराछोरी बोर्डिङ स्कूलमा भर्ना गर्ने उनले चिन्ता व्यक्त गर्दै भनी यसरी जिल्लाको शिक्षाको भविष्य कसरी सम्भव होला कार्यक्रममा सहभागीले पनि सामुदायिक विद्यालयमा पढ़ाउने शिक्षकले आफ्ना छोराछोरीहरू बोर्डिङ स्कूलमा पढ़ाउने गरेको भन्दै आफैले आफैलाई विश्वास नगर्ने भन्दै प्रश्न गर्दै उनीहरूका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन हुनुपर्नेमा जोड़ दिएका थिए डडेलधुरा जिल्लाको शैक्षिक अवस्था चुनौती र भावी कार्यदिशाबारे आफ्नो प्रस्तुति प्रस्तुत गर्दै अधिकारी खत्रुले आगामी असार पन्ध्र भित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य रहेको भए पनि नगरपालिकाहरू चुनौतीको रूपमा रहेको बताएका छन् कार्यक्रममा उनले अहिलेसम्म जिल्लाका छवटा गाविस साक्षर घोषणा भइसकेको जानकारी गराएका थिए साथै उनले जिल्लामा सबैभन्दा बढ़ी कक्षा एकमा विद्यालय छोड्ने र फेरि भर्ना हुने क्रम चुनौतीको रूपमा देखिएको बताएका थिए यसअघि सम्मेलनमा सहभागीहरूबाट साक्षरता पहुँच र गुणस्तर गरी तीनवटा विषयमा सुझाव संकलन गरिएको छ up ती विषयहरूमा तीनवटा समूहमा विभाजन गरी सुझाव संकलन गरिएकोमा साक्षरतालाई प्रभावकारी बनाउन साक्षरतालाई सिपसँग जोड्नुपर्ने शिक्षामा सबैको पहुँच बढ़ाउन विद्यालय शिक्षामा समावेशीकरण अवलम्बन गर्नुपर्ने र गुणस्तर वृद्धिको लागि कक्षा अनुगमन प्रभावकारी बनाउनका साथै पाठ्यक्रममा स्थानीय विषयवस्तु र भाषालाई समावेश गर्नुपर्ने र शिक्षासँग सम्बद्ध शिक्षक कर्मचारीका छोराछोरीहरू अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने लगायतका सुझावहरू आएका थिए सम्मेलन जिल्ला शिक्षा कार्यालय डडेलमा लुनिबाह बाल सरोकार समूह रसलेस डेभलपमेन्ट इन्टरपेडिया Finland United Nation trust fund र शिक्षा अधिकार समूह डडेलद्वाको आयोजनामा शुरू भएको हो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरका आरक्षी पीड़ितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई न्यायसित पुनस्थापनाको प्याकेज ल्याइदिन माग राख्दै ज्ञापन पत्र बुझाएका छन् हिजो कैलालीको गेटामा आरक्षी पीड़ितले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै न्यायसित पुनस्थापनाको प्याकेज ल्याइदिन माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने म कञ्चनपुरका आरक्षी पीड़ितहरूको समस्यामा गम्भीर छु आफूले उचित न्याय सम्मानका साथ पीड़ितहरूको बसोबासको व्यवस्थापन सरकारका तर्फबाट गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन समेत दिएका छन् यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड स्वयं विक्रमसम्म दुई हजार सत्तरी सालमा आरक्षी पीड़ितको बस्तीमा पुगेका थिए उनले पीड़ितको पीड़ा बुझ्दै पीड़ितको उचित व्यवस्थापन गर्ने आश्वासन दिएका थिए लैङ्गिक हिंसा विरूद्धको सोरोदिनी अभियानलाई पनि बझाङका महिलाहरूले राजनीतिक रूप दिइरहेका छन् हिजो लैंगिक हिंसा विरूद्धको तेह्रौं दिन चलिरहँदा सदरमुकाम चैनपुरमा नेपाली कांग्रेस निकट महिला संघ र नेकपा एमाले निकट अखिल महिला संघले छुट्टा छुट्टै अभियान सञ्चालन गरेका हुन् घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैंगिक हिंसा मुक्त समाज भन्ने मूल नाराका साथ जिल्लामा सञ्चालन भएको अभियानलाई सबै महिला मिलेर सञ्चालन गर्नुको साटो पार्टी निकट महिलाहरूका भिन्न भिन्नै कार्यक्रम सञ्चालन गर्नुले जिल्लामा हिंसा पीड़ित महिलाका लागि नभई पार्टीका लागि कार्यक्रम गरेको जस्तो देखिएको छ लैंगिक हिंसा विरूद्धको एक अभियानलाई महिला संघ बझाङकी अध्यक्ष शान्ति बोहरा पुजाराले नेतृत्व गरेकी थिइन् भने नेकपा एमाले निकट अखिल महिला संघको नेतृत्व बीसना नेपालीले गरेकी थिइन् हिंसा पीड़ित महिलाका आवाज सबैले उठाउनुपर्ने ठाउँमा महिलाहरूले यसरी पार्टीको जस्तो छुट्टा छुट्टै कार्यक्रम गरेपछि पीड़ित महिलाहरू भने निराश भएका छनृ सुदूरपश्चिममा दुई बालबालिका अंकित आयोडिन नुनको प्रयोगकर्ता हत्तै बढेका छन् पछिल्लो अवधिमा सुदूरपश्चिमका सत्तरी प्रतिशत बासिन्दाले आयोडिन नुन प्रयोग गर्ने गरेको एक तथ्याङ्कले देखाएको छ आजभन्दा पन्ध्र वर्ष अघि आयोडिन प्रयोगकर्ताको संख्या दुई प्रतिशत पनि थिएन साल ट्रेडिङ कर्पोरेशन सुदूरपश्चिम क्षेत्रीय कार्यालयका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले भने अहिले सत्तरी प्रतिशतसम्म आयोडिन नुनको पहुँच पुगेको छ यद्यपि तीस प्रतिशत अझै आयरन नुनको पहुँचभन्दा बाहिर रहेको उनले बताए आयरन नुनको प्रयोग गर्नेको संख्या वर्षनी दसदेखि पन्ध्र प्रतिशतका दरले वृद्धि हुँदै गएको पाण्डेले बताएका छन् सालटाढिङको क्षेत्रीय कार्यालयले सुदूरपश्चिमका नौवटै जिल्लामा नुन बिक्री केन्द्र अर्थात डिपो खोलेर नुन बिक्री वितरण गर्दै आएको छ सुदूरपश्चिममा वार्षिक एक लाख पचास हजार क्विन्टल भन्दा बढी नुन खपत हुने गरेको सालटोडिङले जनाएको छ सुदूरपश्चिममा बाह्रवटा डिपो छन् ती डिपोले एक सय भन्दा बढी डिलर मार्फत नुनको कारोबार गर्दै आएको बताइएको छ पहाड़ी क्षेत्रमा लगभग सबैले आडी नुनको प्रयोग गर्दै आए पनि तराई क्षेत्रमा खुला सीमाका कारण ढिकेर गुणस्तरहीन नुनको प्रयोग रोक्ने कार्य विफल भएका छन् सहायक महाप्रबन्धक पाण्डे खुल्ला सीमा र स्थानीयमा जनचेतना अभावले सबैको सबैले आयोडिन नुन प्रयोग नगरेको बताउँछन् खुल्ला सीमाले चोरी पैठारी हुन्छ बजारमा त्यही नुन पाइन्छ उपभोक्ताले स्थानीयलाई दुई बारीका अङ्कित नुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने चेतना छैन उनले भने जनचेतना अभावले स्थानीयले आयोडिन युक्त नुनको बराबरको मूल्य तिरेर ढिके र गुणस्तरहीन नुन प्रयोग गर्दै आएको उनले बताएका छन् बैतडीको गुरूखोला छ जरकट्टीका वीरबहादुर टेर अहिले बिहानैदेखि नर्सरीमा व्यस्त हुनुहुन्छ हिउँदे फलफूलका बिरुवा लगाउने सिजन शुरू भएकाले उहाँको व्यस्तता बढ़ेको छ तीस वर्षदेखि नर्सरी शुरू गरेका टेरको मुख्य आमदानी यही नै बनेको छ टेरले वर्षी तथा हिउँदी फलफूलका बिरुवा उत्पादन गर्दै आउनु भएको छ फलफूलका बिरुवा बेचेर वर्षको चारदेखि पाँच लाख रूपियाँको हाराहारी कमाई हुने गरेको उहाँ बताउनुहुन्छ उहाँको नर्सरीमा अहिले नासपाती स्याउ आरो लगायतका हिउँदी फलफूलका बिरुवा र कागती सुन्तला लगायतका वर्षे फलफूलका बिरुवा छन् गुरूकुला आँटका किसान देवदत्त भट्टको दैनिकी पनि वीरबहादुर टेरको जस्तै छ उहाँ पनि नर्सरी व्यवसायमै व्यस्त हुनुहुन्छ पन्ध्र वर्ष अघिदेखि नर्सरी शुरू गरेका भट्टले हरेक वर्ष